नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरनीमा गैराती दुईवटा ट्रक आपसमा ठोकिएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् खैरहने दुई सिमलटाँडी नमुना पेट्रोल पम्प अगाडि बिग्रेर मर्मत गर्दै गरेको ना एक छयासी बहत्तर नम्बरको ट्रकलाई पूर्वबाट आउँदै गरेको ना चार ख उनाचालिस अठहत्तर नम्बरको ट्रकले राति साढे दस बजीतिर ठक्कर दिँदा दुर्घटना भएको हो दुर्घटनामा छयासी सत्तर नम्बरको ट्रक मर्मत गरिएको अवस्थामा सोही ट्रकका सहचालक तनहु भिरकोट छ सिरकोटका वर्ष बिसका केशबहादुर थापाको मृत्यु भएको भने चालक तनहु दमौलीका बहादुर थापा घाइते भएको इलाका प्रहरी कार्यालय खैरनीका सहायक प्रहरी निरीक्षक उमानाथ आचार्यले जानकारी दिनुभयो दुर्घटनामा सहचालकको घटनास्थलमा मृत्यु भएको थियो घाइते भएका चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ठक्कर दिने ट्रक र ट्रकका चालक प्रहरीको नियन्त्रणमा रहेको छ नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले आगामी सबै चुनावमा वैचारिक र सैद्धान्तिक रूपले लड्न सबै संगठनलाई आग्रह गर्नु भएको छ पार्टी निकट अखिल क्रान्तिकारी बालकुमारी कलेज मोलेकाई समितिले सोमबार आयोजना गरेको सोभि निर्वाचनको उम्मेद्वार घोषणा एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता चन्दले यस्तो आग्रह गर्नु भएको हो उहाँले निर्दलीय सरकार विरुद्धको अभियान राष्ट्रिय मुद्दा राष्ट्रिय स्वाधीनता र जनशिक्षालाई पछाडि छाडेर अगाडि गर्न नसकिने बताउनुभयो नेता चन्दले सबै निर्वाचनबाट आफ्नो पक्षमा कति जनशक्ति छ भन्ने कुरा देखाउन चाहेको बताउनुभयो उहाँले भन्नुभयो वास्तविक क्रान्तिकारी र देशभक्त कति छन् त भन्ने मूल्याङ्कन गर्न पनि यस निर्वाचनले सहयोग गर्नेछ देशमा संविधान सभाको निर्वाचनको ताण्डव रचेर केहीले निजी स्वार्थ पूरा गर्न खोजेको चन्दको आरोप थियो संविधान सभामा धेरै कार्य सम्पन्न भइसकेको र बाँकी कार्य भनेको संहिताको विषय भूमि सुधार ऐन जनमुक्ति सेना महिला जनजातिका समस्या फेरि दोहोरिन्छन् भन्ने निर्वाचन गर्नुको कुनै औचित्य नरहने उहाँको भनाइ छ सरकारले नेपाली सेनामा समाजन गरेर जनमुक्ति सेनालाई कमजोर भएको नठानोस् किनकि उनातिस हजार जनसेना रातारात भर्ना गर्न सक्छौ नेता चन्दले भन्नुभयो संविधान सभा निर्वाचनको मिति तोकेको भोलिपल्टै त्यसलाई ध्वस्त पार्न भण्डाफोर अभियान शुरू गर्ने उहाँले चेतावनी दिनुभयो चौतर्फी रूपमा संविधान सभा निर्वाचनको मिति तोक्न सरकारले दबाव परिरहेको बेला माओवादी सचिव चन्दले अहिलेको अवस्थामा कुनै पनि हालतमा संविधान सभाको निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभयो संविधान सभा विघटनको कारण समीक्षा गर्दै विघटित संविधान सभामा नमिलेका विषयमा सहमति गरेर मात्र नयाँ निर्वाचनमा जानुपर्ने नेता चन्दको भनाइरहेको छ यसैबीच एकीकृत नेकपा माओवादी निकटको अनिराज सेब्यू क्रान्तिकारीले सोमबार चितवनका सब्यू निर्वाचन हुने तेह्रवटा क्याम्पसका निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ अनिराज सेब्यू क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपेन्द्र अवस्थीले फर्जी भर्ना खारेजी र समयमै निर्वाचनको माग गर्दै सोमबारदेखि सोह्र गते बिहिबारसम्मका लागि सबै क्याम्पसका निर्वाचन कार्यालयमा तालाबन्दी गरेको जानकारी दिनुभयो देशव्यापी रूपमा सबै निर्वाचन प्रक्रिया विरुद्ध गर्ने संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत तालाबन्दी गरेको उहाँले जानकारी दिनुभयो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस उपत्यका क्याम्पसमा अन्य विद्यार्थी संगठनले ए नेकपा माओवादी लगायतका विद्यार्थी संगठनले गरेको भर्ना खारेजीको माग गर्दै तालाबन्दी गरेपछि क्रान्तिकारीले आइतबार देशव्यापी आन्दोलनको घोषणा गरेको थियो जिल्ला प्रशासन कार्यालय चितवनले कार्यालय बाहिर रहेका लेखनदासहरूलाई हट्न निर्देशन दिए पनि त्यसको कार्यान्वयन भएको छैन लेखनदास बस्ने टेबल र प्रशासन कार्यालय बाहिरबाट हटे तर पनि कार्यालयबाट दलाली हुने काम भने हट्न सकेको छैन प्रशासन अगाडिको बाटोमा नै सेवाग्राहीलाई लेखनदासहरूले दुःख दिने गरेको भन्दै प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले लेखनदासलाई हट्न निर्देशन दिनुभएको थियो सोही अनुरूप लेखनदासहरू बाहिर टेबल हटाए पनि उनी तर उनीहरू प्रशासन कार्यालयभित्रै गएर सेवाग्राहीसँग बार्गेनिङ गर्न थालेका छन् उनीहरूले प्रशासन कार्यालयभित्रै सेवाग्राहीलाई तान्ने गरिरहेका छन् यसबारे जिल्ला प्रशासन पनि बेखबर रहँदै आएको छ सेवाग्राहीको भिडमा नै दलाली काम गर्नेहरू खटिएको देखिन्छन् पहिला बाटोमा रोक्ने लेखनदासले अहिले मूल गेटमा कुरेर सोधी खोजी गर्न थालेका छन् नागरिक नागरिकता बनाउन आएका गीतानगरका सुबोध शर्माले भन्नुभयो केही होइन भन्दा पनि उचार दिँदैनन् पछि लागेर हैरान पार्छन् प्रशासन अगाडि सडकमा टेबल राखेर काम गर्दै आएका केही लेखनदासहरू बाटो पारेका घरहरूमा बस्न थालेका छन् भने केही भने जिल्ला प्रशासनभित्रै सेवाग्राही सेवाका नाममा सोधखोज गरिरहेका छन् चुनाव नभए देश अन्यलतामा जान सक्ने स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूले बताएका छन् भरतपुरमा सम्पन्न भएको सबै निर्वाचन संविधान सभा निर्वाचन लगायतका समसामयिक सवालमा राजनैतिक दलका प्रमुखहरूसँगको छलफल कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् मानवाधिकार सञ्जाल चितवनले आयोजना गरेको कार्यक्रममा चितवनका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो आसन्न सबै चुनावलाई जसरी भए पनि सफल पार्नुपर्ने र विद्यार्थी विद्यार्थी बीचको वैमनस्यतालाई हटाउनु पर्ने कुरामा वक्ताहरूले जोड दिएका थिए कार्यक्रममा सभा निर्वाचन हुनु अति आवश्यक रहेको र भएमा देशले फरक गति लिने भन्दै वक्ताहरूले संविधानसभा निर्वाचनलाई सफल पार्नका लागि लागि पर्नुपर्ने बताएका थिए कार्यक्रममा ए माओवादी चितवनका जिल्ला इन्चार्ज घनश्याम दहाल अविनाश नेपाली कङ्ग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ नेकपा एमालेका पार्टी प्रतिनिधि केशव रेग्मी राप्रपा नेपाल चितवनका अध्यक्ष बद्र तिमल बार एसोसिएसन चितवन इकाई अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो गाई भैँसीलाई आवश्यक खाद्य सामग्रीको भाव बढ्दा पशुपालक किसान मर्कामा परेका छन् दुधको भाव नबढ्ने तर खाद्य सामग्री दाना चोकर लगायतको भाव बढ्नाले उनीहरू समस्यामा परेका हुन् तीन वर्ष अघि नौ सय प्रति क्विन्टलको दाना हाल अठाइस सय रुपियाँ पुगेको छ त्यस्तै चोकरको भाउ पाँच सयबाट एक हजार पचहत्तर पुगेको छ खाद्य सामग्री मात्र नभई गाई भैँसीलाई आवश्यक औषधिको मूल्य डाक्टर चास दुब्बर भएको किसान शङ्कर राजराज भण्डारीले बताउनुभयो त्यस्तै किसानले दाना चोकरमा प्रयोग हुने वस्तु गुणस्तरीय नभएको समेत आरोप लगाएका छन् चितवनको विकट पहाडी गाविस कोराकमा पहिलो पटक सहकारी संस्था स्थापना गरिएको छ कोराक चेपाङहरूको बाहुल्यता रहेको क्षेत्र हो यो गाविसमा केही तामाङ जातिको पनि बसोबास रहेको छ ग्रामीण स्तरमा रहेका जनताको थोर थोरै थोरै पुँजीलाई परिचालन गरी आफूहरूको आय आर्जन गराउने उद्देश्यले सहकारी स्थापना गरेको संस्थाका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो उहाँले भन्नुभयो अब गाउँमा सहकारीले विकासको ढोका खोल्नेछ सहकारी संस्था ग्रामीण अर्थतन्त्रको मेरुदण्ड हो एक हजार पाँच सय घरधुरी रहेको कोराकमा स्थापित पहिलो सहकारी संस्थाले यस क्षेत्रको विकासमा टेवा पुर्याउन सक्छ सहकारी प्रशिक्षण डिभिजन कार्यालय भरतपुरका प्रमुख केशव बहादुर थापा सहकारीले नै विपन्न समुदायका नागरिकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ कोराक विकट पहाडी क्षेत्र हो यहाँको बासिन्दाको विकासमा यो सहकारीले टेवा पुग्ने विश्वास गर्न सकिन्छ उहाँले भन्नुभयो थापाको यो भनाइप्रति सहकारीमा लामो अनुभव भएका अर्थ सहकारी संस्थाका संस्थापक अध्यक्ष शालिग्राम शर्मा पनि सहमत हुनुहुन्छ आफैले बचत गरेको सानो सानो पुँजीले आय आर्जनका माध्यमबाट गरिबी निवारणमा टेवा पुग्छ उहाँले भन्नुभयो जिल्ला विकास समिति चितवनको स्थानीय विकास अधिकारीमा तिलक पौडेल काज सरुवा भई आउनु भएको छ स्थानीय विकास मन्त्रालयबाट उहाँ काजमा चितवन आउनु भएको हो मन्त्रालयको निर्णयअनुसार चितवन आउनुभएका स्थानीय विकास अधिकारी पौडेलले चितवनका पत्रकारहरूसँग परिचय कार्यक्रम समेत राख्नु भएको छ कार्यक्रममा पौडेलले चितवनको विकासका लागि सहयोग गर्न पत्रकारहरूलाई आग्रह गर्नुभयो कार्यक्रममा पत्रकारहरूले विकास योजनामा पारदर्शी गराउन र सूचना अधिकृत तोक्न स्थानीय विकास अधिकारी समक्ष माग गरे गरेका थिए कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष जनक अर्य लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो चितवनको कठार स्वास्थ्य चौकीमा कर्मचारीहरू नियमित र समयमा नै उपस्थित नहुँदा आफूहरूलाई समस्या परेको बिरामीहरूले गुनासो गरेका छन् कार्यालय खोल्ने बित्तिकै आफूहरू सेवाका लागि आउने गरे पनि कर्मचारीहरू भने एक घण्टा ढिलो आउने गरेको उनीहरूको भनाइ छ सोमबार एघार बजेसम्म एकजना मात्र कर्मचारी आउँदा उनीभन्दा पहिले नै पाँचजना बिरामी कुरेर बसेका थिए कठार नौ पिद्रानीका कृष्ण कुमार श्रेष्ठले कर्मचारी समयमा स्वास्थ्य चौकी नआउँदा सामान्य औषधिका लागि घण्टौं कुर्नु परेको गुनासो गर्नुभयो स्वास्थ्य चौकी प्रमुख रुद्र शर्माले समयमा नै कारले नपुग्नु गल्ती भएको स्वीकार गर्दै काम विशेषले कहिलेकाहीँ समयमा कारले आउन नसकेको बताउनुभयो कठार स्वास्थ्य चौकी गत वर्ष मात्र उपस्वास्थ्य चौकीबाट स्तर उन्नति भई स्वास्थ्य चौकी भएको हो सातजना कर्मचारी रहेको स्वास्थ्य चौकीमा नियमित रूपमा तीन चारजना मात्र आउने गरेको कठार गाविसका पूर्व अध्यक्ष विश्वनाथ चौधरीले बताउनुभयो समयमा र नियमित कारले आउन आफरले पटक पटक सुझाव दिए पनि अटेर गर्ने गरेको चौधरीले बताउनुभयो अन्वय स्वास्थ्य चौकीमा केही कर्मचारीको महिनामा थोरै दिन मात्र हाजिर हुने गरेको उहाँले बताउनुभयो स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा लापरवाही हुँदा समेत जनस्वास्थ्य कार्यालयले अनुगमन नगरेको प्रति गाउँले आपत्ति जनाएका छन् चितवन राष्ट्रिय निकुञ्जबाट सामुदायिक वनमा प्रवेश गरेको बाघको आक्रमणबाट माडीमा दुईजना घाइते भएका छन् दिउँसो दुई बजेतिर माडी कल्याणपुर नौ गौरीनगर स्थित सामुदायिक वनमा गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा चालिस वर्षीय चन्द्रबहादुर राई र बलबहादुर भूषाल गम्भीर घाइते भएका छन् दुवैजनालाई प्राथमिक स्वास्थ्य केन्द्र बगोडामा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर ल्याइएको छ नौ महिना अगाडिदेखि बिग्रेको लोकाहा खोला पुलमा सोमबारदेखि यातायात सञ्चालन गरिएको छ लगातारको वर्षाले डाइभर्सन बगाएपछि सडक विभागले महेन्द्र राजमार्गको नवलप्रासी स्थित लोकाहा खोलाको पुलमा सवारी आवागमन सुरु गराएको हो ट्रकको टक्करबाट पुल लच्किएपछि डाइभर्सन गराएर यातायात चलाएको भए पनि जेठ महिनामा मात्र सोमबार सोमबारसहित चारपटक बाढीले डाइभर्सन बगाएको थियो बाढीले डाइभर्सन बगाएपछि सडकमा अलपत्र सयौँ यात्रु साधन र तिनका यात्रुहरूको विरोध खेप्न नसकेर सोमबार अपरान्हदेखि विभागले साना हलुका र यात्रु बसलाई पुलबाट आवजात गर्न दिएको सडक डिभिजन बटवलका प्रमुख इन्जिनियर दीपक भट्टराईले बताउनुभयो साना साना र हलुका सवारी साधनलाई वारपार गर्न दिए पनि मालवाहक ट्रकलाई डाइभर्सनबाट पार गर्न लगाइएको छ सोमबार रातिसम्म सडकमा सयौं सवारी साधनहरू अलपत्र अवस्थामा थिए चितवन जिल्लामा रहेका सहकारी कार्यालयहरूबाट दिइने सेवा सुविधाका बारेमा जानकारी दिन सबै गाविसहरूमा नागरिक बडापत्र राख्ने गृह कार्य अगाडि बढेको छ गत महिना चितवन आएको बेला मुख्य सचिव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 लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर साथ सुनिरहनु बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज बिदा भई नमस्कार